व्यवस्थापिका संसद बैठकमा प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु सबै सन्धि सम्झौता र विकास परियोजना सञ्चालन गरेर छाड्ने प्रचण्डको प्रतिबद्धता काङ्ग्रेस माओवादी र गठबन्धन बीच तीन बुधे सहमति प्रचण्डले मधेसी मोर्चाको भोट पनि पाउने प्रचण्डको विपक्षमा मतदान गर्ने रापरपा नेपालको निर्णय भारतमा पुल भत्किँदा दुईवटा बस र दुईवटा कार नदीमा खसेर बेपत्ता उत्तर कोरियाद्वारा दक्षिण कोरिया र जापानलाई निशाना बनाउन सक्ने क्षेप्यास्त्र परीक्षण र विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्यान्डसँगको खेलका लागि नेपाली टोलीको घोषणा रियो ओलम्पिक अन्तर्गत फुटबलका खेलहरू आजबाट सुरु हुँदै प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हज र इन्टरनेट अनलाइनमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको युनिटी खबरमा स्वागत छ म प्रतीक्षा धामी अब खबर विस्तारमा व्यवस्थापिका संसद बैठकमा प्रधानमन्त्री निर्वाचनको प्रक्रिया शुरू भएको छ प्रधानमन्त्री निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्ड एकला उम्मेद्वार छन् प्रचण्डले आफ्नो उम्मेद्वारी प्रस्तुत गर्दै सहमति र सहकार्यको राजनीति कायमै राख्ने बताएका छन् नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं सांसद पुष्पकमल दाहालले राष्ट्र र जनताको हितमा लागिरहने प्रतिज्ञा गरेका छन् व्यवस्थापिका संसदको बुधबारको बैठकमा सांसद पुष्पकमल दाहालले नेपालको संविधानको धारा दुई सय अन्ठानब्बेको उपधारा तीन एवं व्यवस्थापिका संसद नियमावली दुई हजार त्रिहत्तरको उनपचास उपनियम चार बमोजिम नेपालको प्रधानमन्त्री पदमा आफ्नो उम्मेद्वारीको सूचना प्रस्तुत गर्दै राष्ट्रिय मुद्दामा सहमति कायम गरेर देशलाई विकास निर्माणको बाटोमा अगाडि बढाउन आफू इमान्दारीपूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ राष्ट्र र जनताको हितमा भएका सबै सन्धि सम्झौता र विकास परियोजना सञ्चालन गरेर छोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् नेपाली काङ्ग्रेस नेकपा माओवादी केन्द्र र मधेसी मोर्चा सहितको संघीय गठबन्धन बीच तीन बुधे सहमति भएको छ यससँगै प्रधानमन्त्रीको चुनावमा प्रचण्डले मधेसी मोर्चाको भोट पनि पाउने भएका छन् सहमतिको पहिलो बुधा संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने बारे उल्लेख गरेको छ सहमतिमा भनिएको छ मधेसी मोर्चा र संघीय गठबन्धनले नेपाल सरकार समक्ष प्रस्तुत गरेका मागहरूमध्ये संविधानसँग सम्बन्धित रहेका विषयहरूमा सहमतिको आधारमा सरकारले संविधान संशोधन विधेयक संसदमा प्रस्तुत गर्ने दलहरूबीच आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि पूर्व न्यायाधीशको अध्यक्ष मा उच्च स्तरीय छानबिन आयोग गठन गरी सहमति भएको छ आन्दोलनका क्रममा मृत्यु भएकालाई शहीद घोषणा पीडित परिवारलाई आर्थिक सहयोग दिने सहमतिमा उल्लेख छ यस्तै पाङ्ग भएकाहरूलाई क्षतिपूर्ति घाइतेको उपचार खर्च पक्राउ परेकाहरूको रिहाई र मुद्दा खारेज गर्ने सहमति भएको छ यसअघि मंगलबार सात बुधे र तीन बुधे सहमतिको मस्यौदा तयार भएर पनि सहमति हुन सकेको थिएन संसदको चौथो ठूलो दल रापरपा नेपालले प्रधानमन्त्री निर्वाचनमा प्रचण्डको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ संसदमा आज प्रधानमन्त्री निर्वाचन हुँदैछ र प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको मात्र उम्मेद्वारी परेको छ प्रधानमन्त्रीका उम्मेद्वार प्रचण्ड केपी ओली सरकार जस्तै स्थान दिने भन्दै समर्थनका लागि रापरपा नेपालका अध्यक्ष कमल थापा समक्ष प्रस्ताव राखेका थिए तर रापरपा नेपालको बुधबार बसेको कार्य सम्पादन र संसदीय दलको बैठकले प्रचण्डलाई समर्थन नगर्ने निर्णय गरेको छ देशको सर्वोपरि स्वार्थ र पार्टीको नैतिक चरित्र राष्ट्रवादी संस्कार आदर्श एवं सिद्धान्तलाई महत्व र प्राथमिकता दिँदै आज हुने प्रधानमन्त्रीको निर्वाचन निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको उम्मेद्वारीको विपक्षीमा मतदान गर्ने बैठकले निर्णय गरेको छ बैठकपछि प्रवक्ता राम राजाराम श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ महान्यायाधिवक्ता हरि फुयालले राजीनामा दिएका छन् फुयालले भोलिदेखि लागू हुने गरी प्रधानमन्त्री मार्फत राष्ट्रपति समक्ष राजीनामा बुझाएका हुन् फुयाल वैशाख छ गते महान्यायाधिवक्ता नियुक्ति भएका थिए सरकारको कानूनी सल्लाहकार मानिने महान्यायाधिवक्ता सरकार परिवर्तन भएसँगै परिवर्तन हुने प्रचलन छ खबरमा केही देश बाहिरका खबर भारतमा गए राति एउटा पुल भत्किँदा दुईवटा बस दुईवटा कार नदीमा खसेर बेपत्ता भएका छन् बिहानदेखि उद्धार कार्यमा टोली परिचालन गरेको भए पनि दुई बस दुई कार सहित यात्रुहरूको अवस्था अज्ञात रहेको छ भारतीय सञ्चार माध्यमहरूका अनुसार स्थानीय समयअनुसार गए राति दुई बजेतिर मुम्बई गोवा हाइवेमा रातावित्री नदीमा बनाएको पुल भत्किएको हो अङ्ग्रेजकै शासनकालमा बनेको सो पुल नदीमा आएको बाढीका कारण भत्किएको हो पुल भत्किँदा दुईवटा बस दुईवटा कार सहित बाइस यात्री नदीमा खसेर बेपत्ता भएको बताएको छ एकै स्थानमा दुई पुल रहेको थियो दुई मध्ये एउटा पुल नयाँ र अर्को निकै पुरानो रहेको थियो मुम्बईबाट गोवातर्फ जाने सवारी साधनका लागि नयाँ पुल प्रयोग हुँदै आएको थियो भने गोवाबाट मुम्बईतर्फ जानका लागि पुरानो पुल प्रयोग हुँदै आएको थियो पुरानो पुल भत्किएपछि नयाँ पुलमा पानी पुलमा पनि सवारी आवागमनमा रोक लगाएको अधिकारीहरूले जनाएका छन् उत्तर कोरियाले दक्षिण कोरिया र जापानलाई निशाना बनाउन सक्ने ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरिएको छ दक्षिण कोरियाली अधिकारीहरूका अनुसार पछिल्लो परीक्षण मध्यम दुई दूरीमा मार हान्न सक्ने क्षमता रहेको छ परीक्षणका क्रममा यसले करिब एक हजार किलोमिटरसम्मको दूरी पार गरेको दक्षिण कोरियाली अधिकारीहरूले जनाएका छन् जापानका प्रधानमन्त्री सेन्जो आबेले उत्तर कोरियाले गरेको पछिल्लो क्षेप्यास्त्र परीक्षण जापानका लागि गम्भीर खतराको विषय भएको बताएका छन् दक्षिण कोरियाले पनि सो परीक्षणको क्षेत्रीय स्तरमा तनाव निम्त्याएको जनाएको छ उत्तर कोरियाले पछिल्ला दिनमा क्षेप्यास्त्र परीक्षणलाई तीव्रता दिँदै आएको छ अमेरिका र दक्षिण कोरियाले क्षेप्यास्त्र प्रतिरोधी प्रणाली प्रणाली तैनाथ गर्ने घोषणा गरे लगतै उत्तर कोरियाले त्यस्तो प्रणालीलाई ध्वस्त पार्ने चेतावनी दिएको थियो उक्त राष्ट्रसङ्घले उत्तर कोरियामाथि ब्यालिस्टिक क्षेप्यास्त्रको विकास र परीक्षणमा रोक लगाएको भए पनि उसले त्यस्ता प्रतिबन्धलाई लगातार उपेक्षा गर्दै आएको छ उत्तर कोरियाले पछिल्लो क्षेप्यास्त्र पूर्वी तटबाट परीक्षण गरेको दक्षिण कोरियाली अधिकारीहरूको भनाइ छ खबरको अन्त्यमा अब केही खेल खबरहरू विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्डसँगको खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ मुख्य प्रशिक्षक जगत टमटा कप्तान पारस खड्का र आइसिसीका प्रतिनिधि ओइन कटपति राजुसहितको छनौट समितिले पन्ध्र सदस्यीय नेपाली टोली घोषणा गरेको हो नेपालले नेदरल्याण्डसँग साउन उन्नाइस र एकतिस गते नेदरल्याण्डसँग खेल्ने भएको छ नेदरल्यान्डसँग विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलको तयारीका क्रममा नेपालले गएको महिना बेलायतका विभिन्न क्लबसँग चारवटा खेल खेलेको थियो नेपाली टोलीमा पारस खड्का ज्ञानेन्द्र मल्ल शक्ति गौचन शरद भेस्वाकर सोम पालकामी सागर पुन विनोद भण्डारी राजु रिजाल करण केसी अनिल मण्डल सन्दीप लामिछाने विक्रम शोभ राजेश पुलामी मगर सुनिल धमला परेका छन् र रियो ओलम्पिक अन्तर्गत फुटबलका खेलहरू आजबाट सुरु हुँदैछन् ब्राजिलको रियो दि जेनेरियोमा यही शुक्रबार रियो ओलम्पिकको औपचारिक उद्घाटन हुनेछ तर फुटबलका खेलहरू भने दुई दिन अगावै सुरु हुँदैछ आज फुटबलको महिला इभेन्टतर्फ स्विडेन र दक्षिण अफ्रिका भिड्दैछन् उक्त खेल नेपाल समयअनुसार राति पाउने दस बजेदेखि सुरु हुनेछ पुरुषतर्फ बिहिबार हुने खेलमा इराकले डेनमार्कको सामना गर्नेछ रियो ओलम्पिकको फुटबलमा पुरुषतर्फ सोह्र टिम तथा महिलातर्फ बाह्र टिम सहभागी छन् कुल अन्ठाउन्न खेल हुनुपर्ने भएकाले खेल तालिका मिलाउन औपचारिक उद्घाटन हुनुभन्दा दुई दिन अगावै ओलम्पिकका खेलहरू सुरु भएका छन् ओलम्पिक फुटबलको पुरुषतर्फ समूह एमा ब्राजिल दक्षिण अफ्रिका इराक र डेनमार्क समूह बीमा स्विडेन कोलम्बिया नाइजेरिया र जापान समूह सीमा फिजी दक्षिण कोरिया मेक्सिको र जर्मनी तथा समूह डीमा होन्डुसर अर्जेन्टिना पोर्चुगल र अल्जेरिया रहेका छन् यसै गरी महिलातर्फ समूह एमा ब्राजिल चीन स्विडेन र दक्षिण अफ्रिका समूह बीमा क्यानाडा अस्ट्रेलिया जिम्बाब्वे र जर्मनी तथा समूह सीमा अमेरिका न्युजिल्यान्ड फ्रान्स र कोलम्बिया रहेका छन् यो सँगै दिउँसो तीन बजे कम्युनिटी खबर सकिएको छ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक व्यवस्थापिका संसद बैठकमा प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु सबै सन्धि सम्झौता र विकास